हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा लोकझङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा सधैँ आउने गर्छौँ र हरेक दिन फरक फरक ढङ्गबाट तपाईँको माझमा प्रस्तुत हुने कोसिसमा हामी रहन्छौँ र लोकसङ्कारको आजको व्यवसायमा मैले विशेष गरी तपाईँको लागि निकै नै चर्चित लोक भाकाहरू लिएर आएको छु अलिकति तपाईँको मनलाई सुने खालका मर्मस्पर्शी आवाजहरू छन् आजको लोकसङ्कारको व्यवसायमा आशा छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ र यति बेला तपाईँले हामीलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगर्स ट्युन गरेर त सुनिराख्नु भएको छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला तपाईँको लागि लोकसङ्कारको सुरुवातमै राख्न चाहन्छु एउटा निकै नै मिठो भाका तपाईँलाई निकै नै मनपर्ने भाका हो भागीरथ चलाउने र विष्णुमाझीको आवाज रहेको भाका धरती माझु Thank you. नै पर्ने ए सानो के कि मैले दिएको माया कमी के मैले दिएको माया कमी के पुगेन कि मैले दिएको माया कमी भयो र निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर यस्तै मिठा मिठा लोक भाकाहरू आजको कार्यक्रममा तपाईँको लागि लिएर आएको छु र तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ यो विश्वास पनि मैले लिएको छु विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीतहरू हामी तपाईँको माझमा लोकसङ्कारको व्यवसायमा राख्ने गर्छौँ र आज पनि तिनै चर्चित अनि तपाईँलाई मनपर्ने खालका सुमधुर लोकभाकाहरू प्रस्तुत गरिराखेका छौँ र यति बेला भने फेरि पनि अर्को एउटा निकै नै मर्मस्पर्शी भाका तपाईँको माझमा राख्न चाहन्छु कहाँ गयो न्याउली चरी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 लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराह चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी ए सुन न आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् नि यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि Baglung Kali tailors and shirting suiting सेन्टरमा सिलाएको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 व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसाय दिएर हामी हप्तामा छ दिन आउने गर्छौँ आइतबारदेखि शुक्रबारसम्म तपाईँको माझमा रहन्छौँ र नेपाली लोकगीत सङ्गीतकै बजारमा चर्चामा रहेका कम चर्चामा रहेका केही समय अगाडि चर्चामा रहेका हरेक खालका गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ त कहिले नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका कलाकारहरूसँगको कुराकानी पनि तपाईँको माझमा राख्ने गर्छौँ आजको लोकसङ्कारको व्यवसायमा भने मैले तपाईँको लागि विशेष गरी मनमा स्पर्शी भाकाहरू प्रस्तुत गरिराखेको छु जुन भाका सुन्दा तपाईँलाई जो होस् एक प्रकारको छुट्टै अनुभूति दिन्छ तिनै लुकभाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अलिकति पुरानो भन्नुपर्छ केही समय अगाडि हो तर निकै नै चर्चामा रहेको भाका हो यो यति बेला तपाईँको लागि राख्छु पुष्कल शर्मा र विष्णु माझीको आवाजमा मेरो आयु छोटो छ सारा संसार दैवलेर छाउँछ मलाई तिम्रै मायाले बचाउँछ आयो छोटो छ मेरो आयो छोटो छ साप पायो छोटो मेरो आयो छोटो छाडे अलि धेर बाछोला तिमीले माया गरे मेरो आयो छोटो छाडे हो आयो छोटो छ मेरो आयो छोटो छ रे दिन तिमीले माया गरे मेरो आयो छोटो छ रे अलि दिन बाँचौँ छोटो छ अरे निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ निकै नै मर्मस्पर्शी भाका केही समय अगाडि निकै नै चर्चामा रहेको भाका हो पुष्कर शर्मा र विष्णुमाझीको आवाजमा सजिएको थियो लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र नै मिठा मिठा लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ मर्मस्पर्शी लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ यो विश्वास पनि हामीले दिएका छौँ र यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा निकै नै चर्चित तर निकै नै मर्मस्पर्शी भाका जुन भाका तपाईँलाई पक्कै पनि मनपर्छ यति बेला राख्छु लोकसङ्कारको व्यवसायमा मुना थापाको आवाजमा चिसो चिसो हावा सरर पानी परेर निकै नै मर्म स्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ मुना थापाको आवाजमा लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँको माझमा यस्तै सुमधुर भाकाहरू प्रस्तुत गरिराखेका छौँ र अनि लोक भाकाहरू तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र त्यस्तै गरी इन्टरनेट अनलाइनबाट तपाईँले जहाँ कहीँ रहेर हामीलाई साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार 就是家徒不马主了。